कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा अमूल्य र अतुल्य योगदान पुर्याउने श्रष्टा साधकमा समर्पित कालजय नेपाली गीतहरूको विशेष कार्यक्रम अजर अमर गीतहरूको यो एक सय उनाचालिसौं श्रृंखलामा प्राविधिक मित्र सन्दीपका साथमा यो प्रस्तोता प्रकाश सायमीको शालीन अभिवादन आज मादल बजे किन नेपाली सुगम संगीतमा लोक आधुनिक गीत मार्फत क्रान्ति ल्याउने युगान्तकारी गायक संगीतकार गीतकार संकलक धर्मराज थापाको जन्मदिनको पूर्व सन्ध्यामा प्रस्तुत यो कार्यक्रममा आज हामी धर्मराज थापाका संकलन संगीत रचनाका गीतहरूको कुराकानी गर्नेछौ नेपाली आधुनिक संगीतमा झ्याम्रे गीत अर्थात झ्याउरे गीत गाएर गायनमा प्रवेश गरेका मित्रसेन थापा जन्मिएको करिब पचास वर्षपछि धर्मराज थापाको पोखराको बाटुले चौरमा जन्म हुन्छ विक्रम सम्बत उन्नाइस सय एकासी साउने संक्रान्तिका दिन गण्डकी अञ्चलको पोखरा बाटुले चौरमा उनी पिता हर्कबहादुर थापा र माता मनमायाका एकमात्र छोरा थिए धर्मराज थापा पोखरामा जन्मिँदा त्यहाँ लोक संगीतको उर्वरा क्षण थियो लोककवि अली मिया त्यही जन्मिएका थिए र गाउँदै हिँडिरहेका थिए धर्मराज थापाको पनि त्यही बाटोले चौरमै सांगीतिक जीवन शुरू भयो तर धर्मराज थापाको गायनमा विशेष प्रभाव थियो मित्रसेन थापा मगरको मित्रसेनले शुरू गरेको लोकशैलीका आधुनिक गायनलाई धर्मराज थापाले पछ्याए आज हामी धर्मराज थापालाई सम्झिँदा मित्र सेनलाई पनि सम्झिन सक्छौ यो तानसेनमाथिको गीतबाट कान्छे तानसिङ डुल्न जाउँ है किन जाने डुल्न जानेहरू किन जाने तानसिङ कस्तो छ र तानसिंह कस्तो छ भनौँ त भन्नुहोस् न बिच बजारमा आफ्नै धोका तानसिंहको शीतल पाटे बिच बजारमा आफ्नै धोका तानसिंहको शीतल पाटे सम्झन्दा धल्किन्छ छाती सम्झन्दा धल्किन्छ छाती सम्झन्दा घर किन्छ छाती तानसिङको शीतल पाटी बिच बजारमा आटुने ढोका तानसिङको शीतल पाटी चौगिर त रिङ्गै चुरुटे पासल तेरा डोरी झलकन छा झल झल किन्नु हो छाटी छाटी किन्नु हो बहिनी छाटी छाटी किन्नु हो बहिनी छाटी छाटी तान्सिन ढुसी दलपाटे बिच बजारमा आटुने धोका तान्सिन खोसी पाटे हेर नानी चिप्साको दरबार रमाइलो रहेछ तानसिङको बजार नहिन्नु राति राति नहिन्नु नानी राति राति नहिन्नु नानी राति राति तानसिङको शीतल पाटी मित्रसेन थापा मगरको यो तानसेनकै गीत सुनेर धर्मराज थापा लोक संगीतमा समर्पित भए धर्मराज थापाको गायनलाई आज मादल बजेको किन नेपालीले माया मार्यो बरीलाई त्यसै गरिकन साइली रिमा जस्ता गीतहरूका कारण हामी सर्वाधिक रूपमा सम्झिन्छौं Thank you. आमाको शीतलौ पाटीमा नेपाली आमाको छातीमा गाउँछु गीत अँधेरो रातिमा गरिबीको भेलमाथि बग्ने जन देख्छु सिँढीमाथि उक्लिएर शान्ति गीत देख्छु हजुर शान्ति गीत देख्छु नबोलाऊ भोका मान्छे अम्चुरका दाना सुस्केर मै बितेका छन् जिन्दगीका पाना आखिर यी धरतीकै माटीमा रात बिछ फुलेकै माथिमा गाउँछु गीत अँधेरो रातीमा जङ्गी जङ्गी झिलमिली बजारको ठाटो प्रगतिको भञ्ज्याङमा पुग्ने ठुलो आँटा हजुर पुग्ने ठुलो आँटा कोही छैन अझै हृदयको फुल मैलिएको छैन अझै साहिलेको मूल यो डाँडाको अँधेरो पाटीमा दुःख फुल्यो आमाको छातीमा गाउँछु त अँधेरो रातिमा जय माघी डाँडालाई बसालेर लान्छु झोपडीको दर्द बोली मूल बाटोमा जान्छु हजुर मूल बाटोमा जान्छु आजादीको पतकैमा झुमिएर गाई प्राण प्राण जगाउने कबुल मेरो भाइ गाउँछ नेपाल पिपल सोगाछीमा हिउँछ नेपाल झुन झै रातिमा हाम्रो रगत त्यो सालको बाटीमा धरा ढुङ्गे धरा देवताका मन्दिर वरिपरि पुरानै छन् फलामका जङ्गिर हजुर फलामका जङ्गिर पुरानै छ भग्न व्यस पहाडको राजा बनाउहे जन्मभूमि स्वर्गतिर ताजा खायो नयाँ जीवनको लालीमा भुल्का पुटे लहरे कालीमा गाउँ गीत धानको बालीमा तानसेनको शीतल पार्टीबाट प्रेरित भएर धर्मराज थापा लोक गायनमा आए उनी आफ्ना समकालीन गोकुल जोशी अली मिया सँगसँगै लोकगीत गायक होनारका रूपमा प्रकट भए विशेष गरेर धर्मराज थापाको नेपाली संगीत आकाशमा महत्वपूर्ण योगदान छ उनले बाटुले चौरका सारंगी वादक गाइनेहरूलाई एक सम्मानित जीवन दिएर गन्धर्वको रूपमा नेपाली जनसमाजमा स्थापित गरे र उनैको प्रेरणाको प्रतीकका रूपमा दुर्गा बहादुर इजार त्यसै गरी लालबहादुर गन्धर्व खिमबहादुर गन्धर्व जस्ता धेरै संगीतका साधकहरू रेडियोसँग आबद्ध भए धर्मराज थापाकै नेतृत्वमा दुई हजार तेह्र सालमा नेपालमा पहिलो पटक पञ्चै बाजा महोत्सवको आयोजना गरिएको थियो यसबारेमा नेपाली संगीतको इतिहासका कुनै पनि श्रृंखलाहरूमा कहीँ कतै चर्चा नभएको पनि देखिन्छ तर पञ्चै बाजाको महोत्सव पछि दुई सालमा धर्मराज थापाकै जन्मभूमि पोखरामा हिमाली सांस्कृतिक परिवारले आयोजना गरेको इतिहास पनि छ पञ्चै बाजा वा सारङ्गीको संरक्षणका लागि भइरहेको कामका बेला हामी धर्मराज थापाको जन्मदिनको पूर्व सन्ध्यामा उनलाई फेरि एकपटक सम्मानपूर्वक सम्झिन सक्छौं धर्मराज थापाको विवाह सावित्री थापासित सम्पन्न भयो र उनका तीन छोरा र दुई छोरी भए र जेठी छोरी ज्ञानु राणा ज्ञानु राणा जन्मेपछि दुई हजार छ सालमा ज्ञानुको जन्म भएपछि धर्मदास थापाले दुई हजार सात सालमा रेडियो नेपाल आएर प्रवेश गरे उनको पहिलो कृति पहाड़ी जीवन दुई हजार तीनमै प्रकाशित भइसकेको थियो निजामती अध्ययन परीक्षामा प्रथम भएका धर्मराज थापाले नेपाली साहित्य संगीत र कलामा लागेर विक्रम सम्भ दुई हजार अन्ठाउन्न सालमा जगदम्बाश्री पुरस्कार पनि पाए भने दुई हजार पच्चीस सालमा उनले नेपाल प्रज्ञा प्रतिष्ठानबाट दिइने इन्द्र राज्यलक्ष्मी पुरस्कार पनि पाइसकेका थिए सानैदेखि लोकगीत गाउनमा अभिरूचि राख्ने धर्मराज थापाले बाटुले चौरको स्कूलमा पढ़ेर उनी परिवारका साथ पशुपतिको मेलामा काठमाण्डु घुम्न आइपुगेका थिए यहाँ धर्मराज थापाले पशुपति घुम्नै आएको बेला निजामती पास गरे र श्री तीन महाराजको गुठी बन्दोबस्तमा सर्वप्रथम उनले नौसिन्दाको जागिर खाए विवाह त उनको उन्नाइस सय छयानब्बेमा सावित्रीसँग सम्पन्न भइसकेको थियो र उनी वैवाहिक जीवनपछि पनि काठमाडौँमा सक्रिय रूपमा गोर्खापत्र संस्थानमा नायब मुखिया पदमा कार्यरत थिए र त्यही हुँदा नै उनले लोकगीतको संकलन प्रुफ रिडिङ र समाचार संकलन जस्ता काममा उनी आबद्ध भए र उनी लामो संघर्षपछि एक उच्चस्तर नेपाली कलाकारका रूपमा चिनिए र गत वर्ष उनको एक विषम परिस्थितिमा निधन भयो धर्मराज थापा अन्तिम पटक पोखराको एउटा एफएमले सम्मान गर्ने कार्यक्रममा बोल्दै थिए र बोल्दा बोल्दै उनी अचानक बोल्न नसक्ने भएपछि उनी पलङको पलङमै उनी बिते धर्मराज थापालाई नेपाली गीत संगीत आकाशमा लोकगीतका गायक मात्र नभइकन नेपाली गीतलाई नेपालबाट भारतको विशेष गरेर डुवर्स देहरादून बाक्सु दार्जीलिङ कालिम्पोङ खरसाङ आसाम पुर्याउने एक सूत्रधारका रूपमा लिइन्छ जसरी मित्र सेनले भारतबाट नेपाली गीतलाई नेपाल ल्याए झ्याम्रे गीतलाई त्यसै गरी धर्मराज थापाले यहाँबाट प्रवासमा लगे र उनैको गीत नेपालीले माया मार्यो बरीलाई जन्मेको देशलाई नेपाली बेसलाई यो गीतलाई सुनेर अगमसिंह गिरीले यसको जवाफ प्रति उत्तरमा लेखे नसम्झ आज नेपाली सन्चोले यहाँ बाँचेको छैन र कहाँ पहाड़ी फूल काँडाको माझ हाँसेको यो गीतको जन्म यसरी धर्मराज थापाकै गीतका कारण भयो धर्मराज थापाको लोकगीतको संकलनमा आफ्नो महत्वपूर्ण भूमिका थियो भने उनको संकलनमा अन्य गायक गायिकाको आवाज पनि त्यतिकै चमकदारको रूपमा देखिन्छ यहाँ धर्मराज थापाको संकलनमा कोइली देवी र साथीहरूको स्वर पोखराञ्चलको बाटोले चौरमा जन्मिएका धर्मराज थापालाई नेपाली साहित्य संगीतमा आबद्ध भएका कारणले जनक कवि केसरीले सम्मान दिएको थियो जनक कवि केसरी धर्मराज थापाले रेडियो नेपालमा काम गरेर रेडियो नेपाल मार्फत धेरै सांगीतिक योगदानमा महत्वपूर्ण भूमिका निर्वाह गरे विवादका रूपमा पनि धर्मराज थापा निकै चर्चित भए उनले अरूले संकलन गरेको वा अरूले लेखेको गीतहरू पनि आफ्नो नाम गरेको आरोप लागेपछि पछि स्पष्टीकरण दिनु घटनाहरू पनि छनृ लेखाली परिवारको मलाई राम्रो लाग्छ मलाई प्यारो लाग्छ लहरा पहरा छहराको देश भन्ने गीतमा पनि उनले आफ्नै नाम प्रयोग गरेपछि लेखाली परिवारका गायक संगीतकार गणेश रसिकले उनीमाथि रेड नेपालभित्रै हमला गर्नु परेको स्थिति पनि थियो धर्मराज थापाका केही लोभहरू अवश्य थिए तर धर्मराज थापा नेपाली संगीतलाई नेपाली जातिलाई वा नेपाली भाषीलाई अत्यन्त माया गर्ने एक स्रष्टा थिए धर्मराज थापाले नेपालीहरू विदेश पलायन भएर विदेशमा दुःख पाएर आफ्नो मातृभूमिलाई बिर्सेको आफ्नो आमालाई बिर्सेको र नेपाललाई हेला गरेकोमा निकै आक्रोशी हुन्थे र उनका गीतहरूमा यस किसिमका सम्वाद अभिव्यक्तिहरू खूब झल्किने गर्थे पुष्प नेपालीले फर्क हे फर्क नेपाली तिमीलाई डाक्छ हिमाली गीत गाएपछि अम्बर गुरूङको उताबाट जवाफ आउँछ नजाऊ फर्की नेपाल उठेर भन्छ देउराली हामीलाई माया लाग्दछ हाम्रै पाखा चियाबारी त्यसपछि धर्मराज थापाको गीत आउँछ नेपालीले माया मार्यो बलिलाई जन्मेको देशलाई यो आफ्नो भेषलाई नेपालीले माया मार्यो बरेलाई नेपालीले माया मार्यो बरेलाई जन्मेको देशलाई नेपाली भेषलाई जन्मेको देशलाई नेपाली भेषलाई नेपालीले माया मार्यो बरेलाई हिँडेको बाटो बारीको माटो हाँसिया नाम लो मकैको आटो बनको सिठी कि ठिटी आइसेलु दाना दिउँसोको खाना नेपालीले माया मार्यो बरिलै मागेर डुल्छन् आतका भाइ अरूकै निम्ति लड्दछन् दाई रोप्दैछौँ हामी काट्दैछौँ हामी दाई हाल्छ अरूकै पाखाको आई नेपालीले माया मारे दार्जिलिङ आसाम बर्माको गोठमा भाग्छु र सिमला लासा औ भोटमा भै चौकीदार गोठाला गुल्ली जिन्दगी भर परदेशमै हल्ली नेपालीले माया मार्यो परेलाई अरू देश सबै जागेर उठे हाम्रो त आँखा चिम्लेर सुते कोही धुन कोही नै निताल कोही राजी कुर्दै बिताउँछन् काल नेपालीले माया मार परे कुवाको पानी मिलेर पिउँला आमाको छाती कोरेर जिउला बिरानु देशमा लागेका भाइ फर्केर हेरिदेऊ नेपाललाई नमारिदेऊ माया पृथ्वीभरिलाई जन्मेको देशलाई नेपाली देशलाई नेपालीलाई मा जन्मिएको देशलाई नेपाली भेषलाई नेप, नेपालीले माया मार्यो बरीलाई अरू त देश जागेर उठे हाम्रो त देश आँखा चिम्लेर सुते भूकम्प पछि पनि हाम्रो यस्तै इतिहास छ भूकम्प अघि पनि हाम्रो यस्तै कथा थियो नेपाली जाग्ने कहिले हो नेपाली बिउजने कहिले हो सधैँ नेतालाई वा सधैँ देशलाई मात्र गाली गरेर पनि कहाँ शान्ति होला त धर्मराज थापाको पंक्तिमा पनि यिनै कुरा उद्धित छन् कोही चौकीदार कोही थानेदार यतिमै जिन्दगी बित्यो नेपालीको धर्मराज थापाको विडम्बना विश्वका धेरै मुलुकको रक्षा गर्न नेपालीहरू चौकीदारका रूपमा प्रवेश गर्छन् र सिमानामा त्यो देशको रक्षा गर्ने रक्षक हुन्छन् तर जीवन निरन्तर खस्किँदै पछि चौकीदारका रूपमा परिणत हुन्छन् र नेपाली त्यही जीवन अन्त्य हुन्छन् तर हाम्रै छिमेकी मुलुकका मित्रहरू खाली सिसी पुरानो कागज खोज्दै वा रेलमा ढुङ्गा ओछ्याउने काम गर्न जान्छन् र चढ्दै चढ्दै त्यही मुलुकको प्रधानमन्त्री हुने हैसियत बनाउँछन् यस्ता विडम्बनाका बीचमा पनि धर्मराज थापाको गीत लेखे अर्थ अवश्य बोकेको छ आशिष खनाल हाम्रो ट्विटरमा मेन्सन गर्नुहुन्छ भुटवलबाट सुन्दैछु तानसेनको शीतल पार्टी गीत सुन्दै कार्यक्रम शुरू भयो जन्मभूमि तानसेन खुशी लाग्यो धर्मराज थापाज्यूलाई जन्मदिनको श्रद्धाञ्जली राते काँला रिटर्न लेख्छन् अजर अमर गीतलाई अजर अमर गीतको संगालोको लागि सरिदय धन्यवाद धना पौडेल अमेरिकाको डेनबरबाट लेख्नुहुन्छ जनजिब्रोका सरल गीतहरूका जनकवि केसरीमा समर्पण भूषाल केपी लेख्नुहुन्छ कालजयी अजर अमर गीतले यसरी नै हजारौं वसन्त पार गरोस् नेपाली गीतका नायक जनकवि धर्मराज थापालाई धेरै धेरै सम्झना एवं हार्दिक श्रद्धांजलि कोइराला के के लेख्नुहुन्छ धर्मराज थापाप्रति हार्दिक श्रद्धा सुमन धर्मराज थापा र कुमार बस्नेत नेपाली लोकगीतका पर्याय हुन् भन्दा अत्युक्ति नहोला गोपाल खरेल हामीलाई मेन्सन गर्नुहुन्छ हजुरको कार्यक्रम हामी जापानमा बसी म गोपाल भाइ नरेश अनि बुहारी देवी बसी सुनिरहेका छौं दाजु भनेर लेख्नुहुन्छ गोपाल खरेलजी समस्त परिवारमा हार्दिक शुभकामना स्वस्थ रहनुहोस् समृद्ध रहनुहोस् हाम्रो तर्फबाट यी शुभकामना छ निशान्त खनाल हामीलाई मेन्सन गर्नुहुन्छ त्यो गीत गाएपछि तानसेन जाँदा हजुर बुवा र धर्मराज थापाको गजब दोस्ती भएको थियो अरे भनेर लेख्नुहुन्छ त्यो कुन गीत हो उहाँले यसको प्रसंग अवश्य पनि लेख्नुहोला श्याम रिमाल लेख्नुहुन्छ भानुभक्त लेखनाथ माधव घिमिरे धर्मराज थापाको जगत हो यो र हामीले सबैलाई सम्झिनै पर्छ त्यसै गरी कार्यक्रम सुन्दै गर्दा यात्रा गर्दै गर्ने हाम्रा मित्र भूषाल केपी लेख्नुहुन्छ कति आनन्द आएको छ कुरै नगरौं त्यसमाथि प्रकाश दाजुको आवाज भनेर लेख्नु भएको छ यहाँहरू सबैमा हार्दिक आभार व्यक्त गर्दै अब एकछिन प्रचार सामग्रीका पछाडि ओजेल पर्न चाहन्छु विद्यार्थी वित्तीय सहयोग कोष विकास समितिको आर्थिक रूपले विपन्न विद्यार्थीहरूका लागि छात्रवृत्ति सम्बन्धी सूचना उच्च शिक्षा सुधार परियोजनाको विद्यार्थी वित्तीय सहयोग कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयहरूबाट हाल एसएलसी उत्तीर्ण र कक्षा बाह्रको परीक्षा दिइ बसेका गरिब विद्यार्थीहरू मध्येबाट पीएमटी पद्धतिद्वारा छनौट गरी क्रमशः उच्च माविमा विज्ञान विषय तथा स्नातक तह अध्ययन गर्न चाहनेका लागि आर्थिक अनुदान उपलब्ध गराइने भएकोले विद्यार्थीले सम्बन्धित जिल्ला स्थित उच्च माध्यमिक शिक्षा परिषदको कार्यालय अथवा यस समितिको website W dot dot edu dot NP मार्फत फारम प्राप्त गरी प्लस टू अध्ययन गर्न चाहनेले यही साउन पन्ध्र गते भित्र तथा स्नातक तह अध्ययन गर्न चाहनेले यही भदौ मसान्तसम्म सम्बन्धित उच्च माध्यमिक शिक्षा परिषदको जिल्ला स्थित कार्यालयमा फारम बुझाउन सूचित गरिन्छ विद्यार्थी वित्तीय सहयोग कोष विकास समिति झम्सीखेल ललितपुर सम्पर्क शून्य एक पचास तेह्र पाँच पाँच छ पचपन्न पैतालिस एक सय चौबिस सिधा कुरा प्रष्ट विचार उज्यालो नाइन्टी नेटवर्क कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज विक्रम सम्बत उन्नाइस सय एकासीको साउने संक्रान्तिका दिन पोखराको बाटुले चौरमा जन्मेका धर्मराज थापालाई विक्रमाब्द दुई हजार तेह्रमा तत्कालीन राजा महेन्द्रबाट कदर स्वरूप जनकवि केसरीको पदवी प्रदान भएको थियो त्यसै गरी विक्रमाब्द दुई हजार पच्चीसमा रत्नश्री पदकले विभूषित भएका थिए धर्मराज थापा यही वर्ष नेपाली लोकगीतको लोकप्रियता बढ़ाए बापत प्रज्ञा प्रतिष्ठानले धर्मराज थापालाई इन्द्र राज्य लक्ष्मी पुरस्कार पनि दिएको थियो महाकवि देवकोटाले उनलाई नेपाली बुलबुल शानको नाम प्रदान गरेका थिए धर्मराज थापालाई महाकवि लक्ष्मीप्रसाद देवकोटाले बुलबुल शान भनेर सम्बोधन गर्थे र धर्मराज थापा मात्र त्यस्ता एक हस्ती थिए जसलाई महाकवि देवकोटाले बुलबुल शान भन्ने पदवी दिएका थिए नभए महाकवि देवकोटा आफूलाई मनपर्ने मान्छेहरूलाई हिरो भनेर नाम दिन्थे र उनले कवि शिरोमणि लेखनाथ पौडेललाई चाहिँ महाकवि दिनुपर्छ भनेर प्रस्ताव पनि गरेका थिए धर्मराज थापाले लोक संगीतलाई लिएर भारतका धेरै प्रान्तहरू शहरहरू घुमेका छन् नेपाली बहुलता भएका शहरहरू आसाम देहरादून भाक्सु उनले निकै पकड़ बनाएको ठाउँ हो रेडियो नेपालमा लोक संगीत प्रबन्धकको रूपमा उनी दुई हजार छब्बीस सालसम्म उनले सेवा गरे र दुई हजार छब्बीस सालपछि उनी नेपाल प्रज्ञा प्रतिष्ठानमा सहसदस्यका रूपमा आबद्ध भए र एकतीस सालमा उनले सहसदस्यबाट अवकाश पाए एकतीस सालमै उनले दुई वर्षका लागि विद्युतवृत्ति पाएका थिए भने तेत्तीस सालदेखि खाली बस्न परे पनि आफ्नो लोक संस्कृतिको साधनालाई उनले निरन्तर राखे धर्मराज थापाको जीवनको उत्तरार्धतिर उनका बारेमा धेरै किसिमका संकटहरू आए उनले घर दिएको भाँडामा दिएको ब्याङ्कले उनलाई घर भाँडा नदिने त्यसै गरी उनको रचना छापिएको पारिश्रमिक गोर्खापत्र वा अन्य पत्रिकाबाट त्यहीका व्यक्तिले खाइदिने यस किसिमका पीड़ाबाट उनी बेला बेलामा गुनासोहरूसहित उनी बाहिर आइरहन्थे धर्मराज थापाका छोरी ज्ञानो राणा जो नेपाली लोक संगीतका एक स्तम्भ हुन् उनको पितापछिको उनको पनि सांगीतिक योगदान अवश्य पनि छ भोलि धर्मराज थापाको जन्मदिन आज हामी यो कार्यक्रमको चर्चा गर्दैछौ भोलि काठमाण्डुमा एउटा कविताको पनि कार्यक्रम हुँदैछ कूटनीतिज्ञ कवि अभय केको कविता फोटोग्राफर दिपेन्द्र बज्राचार्यको फोटो सहित नारायणहिटी दरबारको उत्तर डोखामा रहेको थिएटर भिलेजमा यो कार्यक्रम आयोजना हुँदैछ भने त्यसै गरी पर्सि शनिबार कवि गीतकार हरिहर तिमिल सिन्हाको नयाँ कविता संग्रह गाउँ हराएको साँझको विमोचन समारोह शनिबार बाह्र तीस बजे ठमेलको होटल होली हिमालयमा हुँदैछ दुवै कवि श्रष्टाहरूलाई हार्दिक बधाई र शुभकामना त्यसै गरी आज धर्मराज थापाको जन्मदिनको पूर्व संध्यामा उनीप्रति श्रद्धाञ्जली र सम्झना व्यक्त गर्ने सबैमा हार्दिक आभार व्यक्त गर्न चाहन्छौ र सबभन्दा पहिला हाम्रो फेसबुक मार्फत शुभकामना व्यक्त गर्ने केही मित्रहरूको नाम यहाँ वाचन गर्न चाहन्छु राजेश्वर उदय डामाडोल किराँती भगेश्वर यादव लगायत सबै मित्रहरूले धर्मराज थापालाई सम्झना गर्नुभएको छ भने तेज कवाए हिरालाल गदालीले पनि सम्झना व्यक्त गर्नुभएको छ र कतिपय मित्रहरू कुमारजङ कार्की अनिश न्यौपाने लगायत दिनेश भण्डारी थुप्रै मित्रहरूले प्रतिक्रिया पनि लेख्नु भएको छ यसलाई म पछि वाचन गर्नेछु यस बीचमा धर्मराज थापाकी छोरी ज्ञानु राणा र भारतकी चर्चित चलचित्र पार्श्व गायिका हेमलताले गाएको धर्मराज थापाको संकलनको यो गीत ないま चर्चित हिन्दी चलचित्रकी कि पार्श्वगायिका हेमलता र ज्ञानु राणाको युगल स्वरमा यो बैदामी तालको गीत धर्मराज थापाको संकलनमा धर्मराज थापाका बारेमा राजेश्वर उदय लेख्नुहुन्छ सधैँ त आधुनिक रोमानी शैलीका गीतहरू र रोचक प्रसंग सुन्यौं आज जनकवि केसरी धर्मराज थापाको सर्वाधिक लोकप्रिय लोकशैलीको गीत जो अहिलेको पीढ़ीहरूको ओठमा रहेको हरियो डाँडामाथि हलो जोत्ने साथी र आज मादल बज्यो किन सुन्न इच्छुक छु लेख्नु भएको छ कुमारजङ कार्की लेख्नुहुन्छ आज त झन विशेष आनन्दको प्राप्ति हुने भयो नेपाली गाउँघरको माटोले सुभाषित गीतहरू श्रवण गर्न पाइने भयो सुशीला सिलवाल लेख्नुहुन्छ भूमत आउन पाइन नौजाले रूमाल रमाइलो गीत रहेछ यो भनेर लेख्नु भएको छ राज खड्गा लेख्नुहुन्छ दाई पढ्दा पढ्दै पनि यो कार्यक्रम नसुनी बस्न सकिन भनेर लेख्नु भएको छ अनिश नेवानी लेख्नुहुन्छ अजर अमर गीतहरू सुन्दै जनकवि केशरी धर्मराज थापालाई श्रद्धा सुमन अर्पण गर्दैछु मास्टर मित्र सेनको स्वरमा बीच बजारमा आठ कुनी ढोका तानसेनको शीतलपाती गीतबाट आजको एक सय उनाचालिसौं श्रृंखला शुरू गर्नुभयो र दोस्रो गीत धर्मराज थापाको स्वरमा अर्को तानसेनको शीतलपाटीको बारेमा कमैले सुनेको गीत सुन्ने अवसर दिनुभयो यसको लागि धन्यवाद भनेर पाल्पाबाट राजेश्वर उदय लेख्नुहुन्छ विनोद कुमार सिंहतान लेख्नुहुन्छ आज पुराना रेडियो रेडियो नेपाली गीत संगीतका नायकका बारेमा थप जानकारी सुन्न पाइने भयो धन्यवाद भनेर सुनगावा बुक हाउस नारायणगढ़बाट यो सुन्दर कार्यक्रमको प्रतीक्षामा सुन्दै भनेर लेख्नु भएको छ अमरदीप श्रेष्ठ टीका छेत्री त्यसै गरी साउलिन श्रेष्ठ जोगमेर माझी प्रवासी केशव दीपक पोखरेल आफ्ना प्रतिक्रियाहरू व्यक्त गर्नुहुन्छ यसलाई म क्रमअनुसार वाचन गरिनेछु यसबीचमा अब फेरि एकपटक धर्मराज थापाको शब्द र संगीतमा स्वर सम्राट नारायण गोपाल र ज्ञानु राणाको युगल स्वर ढुङ्गाको छानो नि कान्छी टिनको छानो नौताले घरको बासम्म सुन मेरी निर्माया तिम्रो र हाम्रो नि घाटैमा यो माया नै जाउँ कहाँसम्म सुन मेरी निर्माया कुहिरालो राताकी आधी र पैसा यसै र गयो आधी रह्यो खाली घाँसै र काट्यो नि कान्छी गोगन डाली सेतिलो ठाउँमा सब होला सुन मेरो निर्माया बोलेर मात्रै नि के फाइदा हुन्छ कृष्ण निभाए बाप होला सुन मेरे निर्माया माया लुआयो निकांता पाल रहांदे ना बोले सुन मेरो निर्माया तिम्रो रहाम्रो नारायण गोपालको यो गरजदार स्वर ज्ञानुराणाका साथमा धर्मराज थापाको शब्द र संगीतको यो गीतमा जनकवि केसरी धर्मराज थापाका गीतहरू गाउने त्यस पुस्ताका धेरै होनहार कलाकार मध्ये नारायण गोपाल अग्रपंक्तिमा पर्थे प्रेमदोज प्रधानले झलकमान गन्धर्वको संकलनमा यो नानीको सिरेमा इन्द्रकमल फुलपुलियो गाउन पाए तर धर्मराज थापा गीत गाउन नपाएकोमा दुःख पनि व्यक्त गरेका छन् धर्मराज थापाका गीतका आफ्नै पनहरू थिए यसबारेमा हामी अवश्य चर्चा गर्ने नै छौं जापानको नागोयाबाट हामीलाई फेसबुकमा हामीलाई उज्यालोमा मेन्सन गर्नुभएको छ दाहाल विनोदजीले र उहाँले लेख्नुभएको छ ज्ञानु राणा धर्मराज थापा कि छोरी भन्ने थाहा पाए पहिलो पटक धन्यवाद श्रद्धा सुमन स्वर्गीय धर्मराज थापाप्रति भनेर लेख्नु भएको छ त्यसै गरी आशिष खनाल लेख्नुहुन्छ सानोमा साँच्चै शीतल पार्टीसँग माया बसेका थियो हजुरबुवासँग शीतल खान गइन्थ्यो धेरै महत्वपूर्ण शीतल पार्टीको गीत सुनाउनुभयो धन्यवाद भनेर त्यसै गरी लक्ष्मी घिमिरे लेख्नुहुन्छ सुन्दैछु आफ्नै माइती गाउँका धर्मराज थापालाई उज्यालोमा सुन्दैछु कालजय गीतहरू भनेर उहाँले काव्यात्मक रूपमा लेख्नु भएको छ अनिल अधिकारी लेख्नुहुन्छ नेपालीले माया मार्यो बरीलाई धेरै समयपछि सुन्ने अवसर पाए दाजु भनेर धना पौडेल डेनबरबाट लेख्नुहुन्छ नेपाली लोक साहित्य र लोक संगीतका प्रतिनिधि धर्मराज थापामा हार्दिक नमन ऐसेलो दाना दिउँसोको खाना नेपालीले माया मार्यो बरीलाई गोकुल सापकोटाको यी पंक्तिसँगै अब धर्मराज थापाको शब्द र संगीतमा स्वर सम्राज्ञी तारादेवीको स्वर देवीको स्वरमा सम्झना गर्यौं हामीले फेरि धर्मराज थापालाई धर्मराज थापा गत वर्ष मात्र नेपाली जनसमाजबाट विदा हुनुभयो र धर्मराज थापालाई अपूल नेपाली गीती संसारका कारण हामी सदैव सम्झना गर्छौं धर्मराज थापाको ढाका टोपी भन्ने बित्तिकै हामी कहिलेकाहीँ फेसबुकको प्रोफाइलमा ढाका टोपी लगाएका कुनै नेपाली देख्यौं भने मलाई त झसङ्ग धर्मराज थापाको याद आउँछ हाम्रा कवि मुरारी सिगदेल जो धर्मराज थापा घुमेर आएकै ठाउँ आसाम पुगिरहनुभयो एउटा साहित्यिक टोलीमा उहाँले पनि केही दिनदेखि ढाका टोपी लगाएको फोटो नै आफ्नो प्रोफाइल बनाउनु भएको छ तीनै कवि मुरारी सिगदेल धर्मराज थापालाई हार्दिक श्रद्धांजलि गर्दै लेख्नुहुन्छ आफ्ना कविताका पंक्तिहरूमा नेपाली लोक संगीतका शिखर पुरूष धर्मराज थापामा हार्दिक श्रद्धाञ्जली भनेर मुरारी दिलजी कहिलेकाहीँ धर्मराज थापाको आवाजको पनि नकल गर्ने गर्नुहुन्छ कवि भए पनि उहाँ कविता पढ्दा कहिलेकाहीँ धर्मराज थापाको शैली नै अप्नाउनुहुन्छ त्यसै गरी विराटनगरबाट हामीलाई रश्मि अमाते लेख्नुहुन्छ सिरीमा सिरी सुनेर निकै आनन्दित भए दिनेश राउत लेख्नुहुन्छ जनकवि केशरी धर्मराज थापाप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दछु भनेर लेख्नुभएको छ दिनेश राउतजीले जनकवि मात्र लेख्नु भएको रहेछ उहाँ जनकवि केशरी हुनुहुन्छ जनकविको पदवी चाहिँ दुर्गालाल श्रेष्ठलाई दिइएको छ जनकवि दुर्गालाल श्रेष्ठ त्यसै गरी हाम्रा मित्र दिनेश निरौलाले हाम्रा प्राविधिक मित्र दिनेश निरौलाले धर्मराज थापाका छोरा चिकित्सक बुलन्द थापा पनि हुन् भनेर जानकारी दिनुभएको छ धर्मराज थापाका तीन छोरामध्ये बुलन थापा त्यसै गरी अर्को छोरा मदन थापा र अर्को पोखराको विश्वविद्यालय क्याम्पसमा पढाउनुहुन्छ क्रन्दन थापा जस्तो लाग्छ मलाई उहाँको नाम तीनै छोरासँग घनिष्ठता पनि रहेको छ मेरो पनि र त्यसै गर्दा यहाँहरूले दिनुभएको सुझावको लागि पनि धन्यवाद र अर्को रमाइलो पक्ष यहाँ गोकुल सापकोटाजीले लेख्नुभएको छ सोनमेरी निर्माया जीवनमा पहिलो पटक टीभीमा हेरेको यो गीत सधैँ सम्झनामा रहिरहन्छ भनेर लेख्नुभएको छ धर्मराज थापा र उनका समकालीन लोकगीत संस्कृतका अर्का एक होनहार व्यक्तित्व अली मियाको जीवनमा लामो समय बोलचाल भएन र संयोग यस्तो पर्यो एक दिन लोककवि अली मियाको सम्मान गर्ने कार्यक्रम गर्दा मैले लोककवि अली मियासँग अनुमति नलिकन धर्मराज थापालाई प्रमुख अतिथिको रूपमा बोलाए र दुवैलाई एउटै मञ्चमा राखे र दुवै अस्सीको हारारी पुगेका वृद्धहरू एक आपसमा अंगालो हाले त्यो क्षण सायद जिन्दगीमा सबभन्दा छिटो मलाई आँखाबाट आँसु आएको थियो र हुन त दुवैको बोलचालको पैंतिस चालिस वर्षपछिको बोलचाल शुरू हुनुको त्यो मिठो घटनासँगै अलिमियाको सम्मान गर्न पाउनु र धर्मराज थापाको अगाडि अलिमियालाई उभ्याउन पाउनु पनि म एउटा संगीत सेवीको हैसियतले त्यो दिनको क्षणलाई सदा सम्झिन्छु धर्मराज थापाको शब्द संकलन र स्वरमा यो गीत साइली मै चौरी गाई झर्यो रिमै रे मै चौरी गाई झर्यो रिमै मधुबनैमा उकालीमा जाँदा जाँदै दाइने पर्यो बर उकालीमा जाँदा जाँदै दाइने पर्यो बर वनमा एक्लै गाई चराउने कहाँ हो तिम्रो घर कहाँ हो तिम्रो घर साइली रिमै साइली रिमै चौरी गाई झर्यो रिमै मधुबनैमा साइली रिमै चौरी गाई झर्यो रिमै मधुबनैमा धर्मराज थापा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै प्राविधिक मित्र सन्दीप र यो प्रस्तुता विदा माग्छौं कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज